नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक जानकारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू अनि विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत पनि तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम लोक झन्कार लिएर हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र यो समयमा हरेक बार फरक फरक कुरा लोकसङ्गीतका विषयमा रहेर हामी गर्ने गर्दछौँ कहिले कलाकार मित्रसँगको कुराकानी कहिले नयाँ भाका कहिले पुराना भाका कहिले लोकसङ्गीतको जानकारी यस्तैमा कार्यक्रम लोकझन्कारको साता बित बित्ने गर्दछ र आजको यो आइतबार व्यवसायमा हामी पुराना भाकाहरू सुन्ने गर्दछौँ पुराना भाकाबाट तपाईँलाई मन्त्रमुग्धित बनाउँछौँ र यो त्यो लोकसङ्गीतको पुरानो पललाई एकपटक पुनः स्मरण गराउँछौँ कार्यक्रम लोकझन्कारलाई यति बेला सुरुवात गर्छु एउटा पुरानो भाकाबाट र त्यसपछि फेरि पनि कार्यक्रममा हामी उपस्थित हुनेछौँ नै नहुने निकै सुमधुर भाका यो सुरुवातको क्रममा अगाडि बढायौँ राजको मिठो मुस्कान अगाडि नै रह्यो र यस भाकालाई थोरै कम गर्दै म फेरि बोल्नको लागि उपस्थित भएँ कार्यक्रम लोक झन्कार सुनिरहनु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्सको ध्वनि तरङ्ग हो अनि कार्यक्रम लोक झन्कार व्यवसायमा छौँ पुराना भाकाहरू जसले एउटा पुरानो युग बोकेको छ लोकसङ्गीतको दरो जग निर्माण गरेको छ तिनै भाकाहरू हामी सार्ने गर्दछौँ र एउटा समस्या के रहने गर्दछ पुराना भाकाहरू प्राय अगाडि बढाउनमा त्यसो त धेरै लोक सञ्चारकर्मीहरूको आवाज नै यही छ कि पुराना भाकाहरूमा जस्तै कसको सङ्कलन कसको लय यी कुराहरू त्यति विघ्न राखेको पाइएन र त्यो जानकारी नहुने यस्ता सिलसिला धेरै छन् धेरै भाकाहरू छन् जो सबैको मुखमा झुन्डिएको छ तर त्यो भाकाको विषयमा कुनै जानकारी छैन कसले शब्द लेख्यो कसले लय सङ्कलन गर्यो अनि कसले आवाज भर्यो लगायतका धेरै कुराहरू प्राप्त गरेर निकै कठिनाइ हुने हुनाले हामीले कार्यक्रम लोकसङ्गारमा त्यो जानकारी नभएका सङ्कलकहरू को नाम अगाडि बढाउन सकेका छैनौँ यसका लागि हामी तपाईँसँग माफी माग्दछौँ कार्यक्रम लोक झन्कार सुनिरहनु भएको छ असारको महिना रहेको छ असारको महिना जताततै पानी परिरहेको छ कुनै बेलामा झरेर झरी पर्छ कुनै बेलामा एकैछिनमा घाम लाग्छ धेरै किसान दाजुभाइहरूले रोपाइ गरिसक्नु भएको छ अझै पनि कतिपय ठाउँहरूमा भने रोपाइ हुन सकेको छैन र यद्यपि पानी नपुगेको कारणले पनि धेरै ठाउँमा रोपाइँ भएको छैन भने कोही ठाउँमा पानी धेरै छ र पनि रोपाइँ हुन सकेको छैन विविध कारणहरू छन् र यो रोपाइँ राम्रोसँग गर्नुहोला राम्रोसँग मनाउनु होला रोपाईँलाई किनभने रोपाइँ सम्पूर्ण किसान दाजुभाइका लागि भने एउटा चाड जस्तै हो दसैँ तिहार जस्तै चाड हो किनभने वर्षभरि खाने अन्न उब्जाउने बेला हो यो असार त्यसैले पनि असारको विशेष महत्त्व रहेको पाइन्छ कार्यक्रम लोकझन्कार सुनिरहनु भएको छ र यति बेला असारे भाका नै एउटा अगाडि सार्ने जमर्को गरेका छौँ हामीले र यो असारे भाकासँगै एकैछिन हामी विश्राम लिनेछौँ विश्रामपछि फेरि पनि आउनेछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जनी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 विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टेसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरी गरिन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि समयका लागि अर्पण एक सय चार स्वागत छ एकैछिनको विश्राम पछिको यो समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाज अनि यो कार्यक्रम लोक झनकार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्मको बसाइ रहने गर्दछ राजुको यो आइतबार व्यवसायमा पुराना भाकाहरूलाई हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ र पुराना भाकाहरू तपाईँका लागि अगाडि सार्दै त्यो पुरानो युगलाई एकपटक सम्झाउने कोसिस कार्यक्रम लोकझरकारले गरिरहेको छ र पृष्ठभूमिमा फेरि पनि धुन गुन्जिसकेको छ यसै भाकालाई अगाडि बढाउन चाहन्छु कार्यक्रम लोकझनकारमा अबको क्रममा बस्यो खैरीसँग माया गासी उतैतिर बस्यो अस्ट्रेलिया गएको माइलो फर्केर आएन आमा स्वर्गे भएको पायो कि पाएन नेपाल भएको छोरो हिँड्यो तर्किएर छुट्टिएर बस्छ बोल्छ झर्किएर धनको मतले कान्छो छोरो थाल्यो चरेस खाना रातमा मुना रहेछ मनमा छैन धन भएनी साथमा धनै ठुलो होला भन्थे मन पो ठुलो रहेछ हजुर धनै ठुलो हो कि भन्थे मनै ठुलो रहेछ हजुर निकै मर्मस्पर्शी भाकालाई हामीले यति बेला कार्यक्रममा स्थान लियौँ र यिनै भाकाहरू अगाडि बढाउँदा बढाउँदै कार्यक्रम लोक जानकारका लागि निर्धारित समय पनि सकिसकेको छ भन्ने इसारा पाइसकेका छौँ र आजको लागि भने बिदा माग्नु पर्ने हुन्छ अहिले हामीले अगाडि बढाएको गीत धनै ठुलो हो होला भन्थे सरोज नेपालको आवाजले सजिएको थियो यो पुरानो भाका अगाडि बढायौँ आजको लागि भने छुट्टिनुपर्छ तिनजेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धन्यवाद त्यस्तै प्रविधि कक्षबाट साथ दिने राजलाई धन्यवाद रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजको ध्वनि तरङ्गमा भोलि फेरि लोकझनकारमा हाम्रो भेट हुनेछ रामु आचार्य विदा भाइ नमस्कार Oh, मनैमा हे बोलेर सुन्दा कै पारेने दाया माया रहेनछ मनैमा गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे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 नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ